कोठामा म र सुस्मिता मात्र थियौँ बिजुली पनि थिएन त्यसैले हामी त्यतिकै बसिरहेका थियौँ सुस्मिता र म बसेको सोफा अगाडिको सोफामा बसेकी थिइन् उनले स्कर्ट र टी सर्ट लगाएकी थिइन् यस्तै क्रममा मेरो नजर एक्कासी उनको खुट्टातिर गयो मैले उनको खुट्टातिर हेर्दै जिब्रोभित्रबाट बाहिर उनले देखिहालिन् म डराएँ उनले केही भने हो कि भनेर तर त्यस्तो भएन उनी त झन् लजाउन पो थालिन् त्यसैले मैले झन् गोरेर हेर्न थालेँ उनले म बिस्तारै आफ्नो टङ फट्याएन टाङ फट्याइन् म भएँ किनकि मैले उनले लगाएको सेतो पेन्टी छर्लङ्गै देखेँ उनको त्यो सेतो पेन्टी अनि त्यही अति नै सुन्दर थियो उनको त्यो पुटिलो पुतीको आकार बाहिर पेन्टीबाट नै सलङ्ग देखिएको थियो उनको कुर्तीको केस्रा छुटिएको थियो त्यो दृश्य देखेर मैले आफूले आफूलाई बसमा लिन नै सकिनँ जसको फलस्वरूप मेरो हात मेरो लाँडोतिर गएको थियो मेरो लाँडो यति ठन्केको थियो कि मेरो पाइन्ट नि छोडेर बाहिर जाउँला जसरी मैले बिस्तारै मेरो हातको हातले मेरो लाँडो पाइन्ट बाहिर नैबाट नै सुमसुम्याउन थालेँ त्यसपछि त झन् उनले निहुरे जस्तो गरेर बिस्तारै आफ्नो स्कर्टमाथि सारिन् अब त झन् पुरै देखिएको थियो बाहिरबाट नै मेरो लाँडो सामी रहेका मेरा हात नै पाइन्ट प्यान्टभित्र नै पसेर लाडुबाले हल्लाउन थाले अनि आफू बसेको ठाउँबाट शरीर अलि उता गइन् र आँखाले इसाराले बोलाइन् म पनि के काम उनी भएकै सोफामा गएँ अनि बिस्तारै म भएतिर आइन् र म पनि हामी दुवैजना टाँसिन पुग्यौँ मैले मेरो हात सोफामा अडाएर बिस्तारै खुट्टाको औँलाले उनको खुट्टामा छुन थालेँ उनी लजाउँदै थिइन् बिस्तारै मैले मेरो देब्रे हात उनको घाँटीमा लिएर आएँ तर उनले केही प्रतिक्रिया नै नजनाएपछि मैले मेरो हात बिस्तारै उनको काँधमा राखेँ झन् उनी तल लजाउँदै खुट्टाका औँलाहरू चलाउन थालिन् मेरो पालो बिस्तारै मेरो हात उनको त्यो पुक्क परेका रसिला सुन्तलाका दाना जस्ता देखिँदै एकैपटकमा कप्प खाउँ जस्ता ठुला ठुला र प्युरी जस्ता गिला गिला दुधको पोको समाउनतिर लागे अनि एउटा औँलाले बिस्तारै उनको गत गिलो र कसिलो दुधको पोको छुन थाले उनी त झन् पग्रे जस्तो लाग्यो मलाई त्यसैले मेरा सब त्यसैले मैले मेरा देब्रे हातले पुरै औँलाहरूले उनको दुध सुमसुमाउन थालेँ उसले उम् अह आया आया यो ओ उम् जस्तो आवाज निकाल्न थालिन् अनि मेरो पालो मेरो दाहिने हात बिस्तारै उनको घुँडामा राखेँ देब्रे हातले एउटा दुध मोल्दै दाहिने हातले उनको साप्रा आउँदै उनको अनारी सामु पुगे उनी त झन् ठुलो स्वरमा अह अह मेरो नियामा मलाई मार आया आया ओ जस्तो आवाज निकाल्न थालिन् एउटा हातले दुध मोल्दै अर्को हातले अनारी सुमसुम्याउँदै बिस्तारै मैले उनको गीतमा कि गतिमा किस गर्दै बिस्तारै कानमा अलि गालामा अनि फेरि बिस्तारै उनको मुखमा पुगेर म मेरो मुखले उनको मुख टम्न थुनिदिएँ त्यसपछि मैले मेरा दाहिने हात उनको पेन्टीभित्र छिराएँ उनले धेरै पनि उनले धेरै पानी निकालिसकेकी रहेछन् जसले गर्दा उनको पेन्टी पुरै भिजेको थियो उनको त्यो भर्खर उम्रन खोजेको सेता खैरारो आहा कति प्यारो र सुन्दर अनि मैले मेरो हात निकालेर पेन्टी बाहिरबाट नै सुमसिमाउन थालेँ बिस्तारै फेरि भित्र छिरे अनि उनको बुद्धिमा औँलाले बुद्धिको वरिपरि रगड्दै एउटा हातले दुध मोल्दै मुखले किस गर्दै अर्को हातले उनको बुद्धि चलाउन थालेँ मैले मेरो दाहिने हात औँला उनको भित्र र बाहिर गर्न थालेँ र उनी अया दुख्यो ओ ए छिटो छिटो अथ्या पोलियो भन्दै कराउन चित्कार आफ्नो मुखबाट निकाल्दै थिइन् मैले सायद मेरो धेरै मजा आइरहेको थियो र उनी आफ्नो त्यो कसिलो पुक्क परेको भर्जिन पुँजीमा छिटो लाँडो घुसारेर सिल तोड्ने भन्न चाहन्थिन् होला त्यसैले मैले पनि ढिला नगरी बिस्तारै दाहिने हात उनको भुत्तीबाट झिकेर उनको स्कर्ट र टी सर्ट खोलिदिएँ अनि उनलाई अनि उनलाई किस गर्दै छिटो छिटो आफ्ना सबै कपडा खोली नङ्गै भई र उनको पेन्टी पनि खोलिदिएँ अब हामी दुवैजना जन्मजात नग्न भएका थियौँ दुवै हातले उनको दुध मोल्दै बिस्तारै मुखबाट किस गर्दै उनको त्यो कुवासम्म पुगे र मजाले उनको त्यो कुवाको नुनिलो पानी खान थाले अनि ओहो उन अह आमा मलाई भयो आया जस्तो आवाज निकाल्दै थिइन् उनको मुखबाट अन्यासै छिटो प्लिज छिटो अब त मारिदेऊ मलाई मेरो राजा मेरो राजा छिटो छिराउन म सहन सक्दिनँ छिटो लाडोको छन मेरो बुद्धि देऊ न सिल तोडिदेऊ न प्लिज प्लिज दुख्यो छिटो छिटो पोलियो जस्ता शब्द निकाल्दै थिएँ मैले मैले पनि मेरो लानु उनको बुद्धिको किनारमा दलेर बिस्तारै उनको बुद्धिको पालमा हालेँ तर यत्रो ठुलो फ्याँक्दा पनि मेरो लाडु उनको त्यो कसिलो बुद्धिमा छिरेन त्यसैले मैले मजाले बल गरेर धक्का दिएँ र क्वात्तै छिरियो उनले अया मरे नि मम्मी दुख्यो निकाल्नु भनेर मरे नि भन्दै चितकार निकाल्दै रुन थालिन् उनको पुतिलुकको सिल च्यातिएकोले गर्दा उनको पुतिबाट खलल रगत बग्न थाल्यो मैले मेरो लाडो एकछिन नचलाइकन उनको पुतिभित्रै राख राखिरहेँ उनी रुन छाडेपछि बिस्तारै पुतिभित्र लाँडो चलाउन थाले अनि बिस्तारै लाँडोलाई भित्र बाहिर गर्न थाले अब त उनलाई पनि दुख्न छाडेछ क्यारे उनले पनि तलबाट बल्ल गरेर मलाई साथ दिन थालिन् त्यसपछि मैले पनि फटफट लाडुभित्र बाहिर गर्न थाले। उनी अहा ओहो कति मजा आयो अलिभित्र छिटो छिटो first fuck me, kill me, fuck my pussy जस्ता अङ्ग्रेजी मिश्रित आवाजहरूसँगै राजा मलाई नछोड अझ भित्र गुड गर्दै एक्लै भटभटाउँदै थिइन्। यसरी करिब तिस मिनट जति बचिएपछि म शीतल भएँ अनि उनी पनि। मैले मेरो लाडु निकालेर उनको मुख मुखभरि झारिदिएँ र मेरो लाडु उनको मुखमा कोचिदिएँ उनले मेरो लाडुलाई ललिपप जसरी चुस्न थालिन् अनि मैले मेरो लाडुलाई उनकै मुख मुखमा नै भित्र र बाहिर गर्न थालेँ फेरि मैले मेरो लाडु उनको पोथीभित्र घुसारेँ दनादन दिन थालेँ करिब पैँतालिस मिनट जति सिकेपछि म पुरै शिथिल भएर उनीमाथि सुतेँ र उनी पनि शिथिल भएकी थिइन् र यतिकैमा हामी दुईजना निधायौँ